हरेक सिजन रेडियोभिजन तपाईँ हुनुहुन्छ हामीसँग हामी छौँ तपाईँसँग छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि हामी उपस्थित भइसक्यौँ आज पनि प्रविधि समिशनमा मलाई कविताजीले साथ दिइरहनु भएको छ म छु मदन भण्डारी तपाईँसँग हामी रहनेछौँ रातको एघार बजेसम्म मिठा मिठा मुक्त खराबहरूको साथमा तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगा आर्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot Radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै खुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार जीवनमा लागेपछि खडेरी भारी बोक्दैछिन् जीवनमा लागेपछि खडेरी भारी बोक्दैछिन् बोको पेटमा पटुका बेरी भारी बोक्दैछिन् हाम्रो नेपालमा यस्तो दुर्गम ठाउँहरू पनि छ जहाँ एक हप्ताको सुत्केरी भारी बोक्दैछिन् जहाँ एक हप्ताको सुत्केरी भारी बोक्दैछिन् यो मनै चसक्क हुने मार्मिक मुक्तक दिनेश विश्वकर्माजीको बुद्ध बुद्धसिंह तिन नुवाकोट उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ दिनेश विश्वकर्माका यिनै मार्मिक मुक्तकरपहरूसँगै आजको कार्यक्रम मुक्तक मालामा श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु दिनेशजी नियमित रूपमा आउनुहुन्छ हामीहरू समक्ष मिठो मुक्तक लिएर आउनुहुन्छ खुसी लाग्छ आजको कार्यक्रमको सुरुवातमा मैले उहाँकै मुक्तक बोलेँ आज पनि मसँग तपाईँहरूले नि पठाउनुभएका धेरैभन्दा धेरै मुक्तकराभरि श्रोता साथैमा छन् तपाईँले Muktak Mala at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ त्यस्तै मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ आज दुईवटा सवाल जवाफ मुक्तक हामी राख्नेछौँ मलाई सवाल जवाफ मुक्तकमा साथ दिन अच्युत सुवेदीजी हुनुहुन्छ अगाडि त्यस्तै टिका पोखरेलजी हुनुहुन्छ अगाडि धेरै सवाल जवाफ मुक्तक हामीलाई प्राप्त भएको छ श्रोता त्यही भएर आज हामी दुईवटा सवाल जवाब राख्नेछौँ त्यस्तै धेरैभन्दा धेरै मुक्त घरबहरू तपाईँहरूले मायाले हामीलाई पठाउनु भएको छ आलो म जोड्दै जानेछु यो हप्ता लिन सकिनँ भने अर्को हप्ता लिनेछु मलाई आशा छ हामी सँगै रहनेछौँ सँगै हुनेछौँ कार्यक्रममा ढिला नगरौँ मुक्तक नै बोलौँ म मुक्तक नै लिन्छु ल हर मुस्कान पछाडि चोर देखाइदिन्छ हर मुस्कान पछाडि चोर देखाइदिन्छ उजाड बगरमा हरियो नोट देखाइदिन्छ यो दुनियाँ यति ईर्ष्यालु रहेछ नि हजुर मेरो त हिरामानी खोड देखाइदिन्छ मेरो त हिरामानी खोड देखाइदिन्छ ओहो मेरो त हिरामानी खोड देखाइदिन्छ कति ईर्ष्यालु छ है दुनियाँ भनेर मुक्तक लेखेर हामीलाई पठाउनु पठाउनुभयो दीपक धामीजीले कैलाली उहाँको घर हो हाल मुगलानमा हुनुहुन्छ उहाँ दीपक धामीजी निकै मिठो मुक्त खराबहरूको साथमा हुनुभयो दीपक धामीजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता गङ्गाराम फुयल मालदाईजीको ए छोरा तैँले सम्पत्ति कहिले कमाउँछस् अह ए छोरा तैँले सम्पत्ति कहिले कमाउँछस् ढल्न लागेको हाम्रो यो घर कहिले बनाउँछस् हिजो आज मोबाइलमा निकै इत्रिएको देख्छु मेरा लागि राम्री बुहारी कहिले ल्याउँछस् मेरा लागि राम्री बुहारी कहिले ल्याउँछस् ओहो घर परिवारले यसरी दबाब दिएपछि गङ्गाराम फुएल मालदाईलाई पर्नु फिर परेको हुनुपर्छ मुक्त उहाँले तिनखुट्टे आसामबाट हामीलाई लेखेर पठाउनु भयो मङ्सिरको महिना विवाहको महिना गाह्रो गाह्रो हुन्छ समय भएको बेला भएको लगन नचुरेका जोडीहरूलाई <laughs> अर्को मुक्तक म लिन्छु श्रोता मसँग अर्को मुक्तक छ सोना शेर्पाजीको एक पलको जिन्दगीमा कि वार कि पार बन्ने मन छ एक पलको जिन्दगीमा कि वार कि पार बन्ने मन छ नेपालमै सरकारी जागिर पाए जमदार बन्ने मन छ साहित्य हेर्छु चार हरफमै सिङ्गो संसार अटाउनुहुन्छ पूर्वेली मदन भण्डारी जस्तै मुक्तकार भन्ने मन छ एक पलको जिन्दगीमा किवार कि पार भन्ने मन छ ओहो पूर्वेली मुक्तकार मदन भण्डारीको नाक लामो भयो त्यसै त लामो लामो नाक माइक्रोफोनमा गएर ठोकिन ठोकिन लाग्यो तङ्ग परेर हाँसिरहनु भएको छ मदन भण्डारीजी अहिले धेरै धेरै धन्यवाद सोना शेर्पाजी यो मुक्तको लागि तपाईँलाई सिन्धुपाल्चोक तातोपानी उहाँको घर हो हाल प्रवासमा हुनुहुन्छ मदन भण्डारी पूर्वेली मदन भण्डारी त्यति दामी नलेख्नु होला हो जति तपाईँले भन्नुभएको छ धन्यवाद है तर पनि तपाईँलाई म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ श्रोता डिपी भावुकजीको बम गोली लाग्दा गोडा मर्किएको नेता हो बम गोली लाग्दा घोडा मर्किएको शम्स नेता हो जातीय आवाजले नै जनता तर्किएको शम्स नेता हो पार नलाग्ने कुरा हिजो भाषणमा बोली त हाल्यौ र तिनै बाँडा आज आफैमा फर्किएको शम्स नेता हो र तिनै बाँडा आज आफैमा फर्किएको शम्स नेता हो पुर्याउन नसक्ने नहुने कुरा बोलेर जनताको अगाडि केही दिन हिरो पल्टिनु भएन है भनेर डिपी भावुकजीले यो मुक्तक लेखेर पठाउनु भयो डिपी भावुकजीले मुक्तक लेखेर पठाउनु हुँदा ठेगाना भनी छिटाउनु भयो अर्को मुक्तक छ मसँग श्रोता प्रजित कुँवरजीको आँखामा आँसु टिलपिल भएको बेला आँखामा आँसु टिलपिल भएको बेला मन टुक्रिन्छ अचानुमा दिल भएको बेला ओठबाट मुस्कान पनि हराउँदो रहेछ समस्याहरू झनै जटिल भएको बेला समस्याहरू झनै जटिल भएको बेला ओ है प्रजित कुँवरजीको यो मुक्तक थुम पोखरा आठ स्याङ्जा माया खोला सिक्रे उहाँको घर हो प्रजित कुँवरजीका मुक्त खराबहरूसँगै अब भने श्रोता कार्यक्रममा हामी पहिलो गीत सुनौँला मसँग एलडी पौडेलजीको मुक्तक रहेको छ पोखरा उहाँको घर हो एलडी पौडेलजी सम्भवतः पहिलोपटक कार्यक्रम मुक्तक मालामा आउनुभयो त्यस्तै श्रोता मसँग एउटा नयाँ गीत प्राप्त भएको छ यो गीतमा आवाज विशाल घिम्रेजीले दिनुभएको छ भने यो गीतको सङ्गीत कृष्ण योन्जनजीले भर्नुभएको हो त्यस्तै यस गीतलाई केशव आचार्यजीले भएको हो अबको क्रममा एलडी पौडेलजीको मुक्त परेसँगै यो मिठो गीत तपाईँहरूलाई श्रोता छानी छानी सबैतिर डुल्न सकिन छानी छानी सबैतिर डुल्न सकिन ओइली छरे कोपिलामी फुल्न सकिन अनेक प्रयास गरेँ तर केही लागेन तिमीले त भुल्यौ मैले भुल्न सकिनँ तिमीले त भुल्यौ मैले भुल्न सकिन जति धेरै माया गर्छु उति धेरै रुनु पर्छ जति धेरै परेलीलाई प्राय सधैँ आँसुले नै पर्छ जति धेरै घटी धे सम्झे जस्तो पुगेको छ कहाँ कसको सोचे जस्तो सम्झे जस्तो पुगेको छ एलडी पौडेलजीको मुक्तक मुक्तकसँगै केशव आचार्यजीको शब्द कृष्ण योन्जनजीको सङ्गीत अनि विशाल घिमरेसीको आवाजमा रहेको गीत मैले तपाईँहरू समक्ष राखेँ श्रोता रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्समा तपाईँ कार्यक्रम मुक्तकमाला सुनिरहनु भएको छ अनि म आजको बसाइमा तपाईँहरूकै मुक्त खरबहरू लिइरहेको छु नचाहिँदा हल्ला चलेपछि मेरो के लाग्छ नचाहिँदा हल्ला चलेपछि मेरो के लाग्छ आफ्नै भन्नेले नै छलेपछि मेरो के लाग्छ आवाज उठाएकै त हुँ अन्याय विरुद्ध नसकेर बिचैमा गलेपछि मेरो के लाग्छ नसकेर बिचैमा गलेपछि मेरो के लाग्छ डम्बर खड्काजीको श्रोता मैले मुक्तक तपाईँहरू समक्ष राखेँ मोरङ किर्तिपुर उहाँको घर हो हाल उहाँ बहराइनमा हुनुहुन्छ डम्बर खड्काजी पनि नियमित रूपमा हुनुहुन्छ हामीहरू समक्ष उहाँकै मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ उमेश भट्टराई खोटाङ्गीजीको खै के लेख्ने मुक्तक फुरेन अनि पो दुःख लाग्यो ओहो खै के लेख्ने मुक्तक फुरेन अनि पो दुःख लाग्यो मङ्सिरमा पनि लगन जुरेन अनि पो दुःख लाग्यो आउँछ सालै पछि यो मङ्सिर पनि कति चाँडै नै पाली पनि समयले कुरेन अनि पो दुःख लाग्यो पाली पनि समयले कुरेन अनि पो दुःख लाग्यो हो गाह्रो भयो है उमेशी मुक्तक पनि फुरेन जिन्दगी पनि एक्लै एक्लै गुजारिरहनु परेको अवस्था उमेश भट्टराई खोटाङजीको यो मुक्त खोटाङ ज्यामिरे छ नेपाली उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ हामी समक्ष आउनुहुन्छ मिठो माया बोकेर आउनुहुन्छ अर्को मुक्तक छ उहाँसँग श्रोता दिपेन्द्र अधिकारी तारजनजीको तिमी त माया गर्छु भन्छौ खुनी त मै हुने तिमी त माया गर्छु भन्छौ खुनी त मै हुने एकरो सम्सी सम्सी रुनी त मै हुने तिमीले बोलेको त जे पनि सही हुन्छ सानो बोल्नै नजान्ने गर्नै नजान्ने बैगुनी त मै हो नि बोल्नै नजान्ने गर्नै नजान्ने बैगुनी त मै हो नि मायामा आउने समस्या कहिले प्रियसीलाई कहिले प्रियतमलाई मुक्तकमा यसरी दिपेन्द्र अधिकारीजीले राख्नुभयो खोला मक्सनपुरबाट अर्को मुक्तक छ श्रोता मसँग विकेन्द्र सहयात्रीजीको एकहोरो हेरेर चिच्याए जस्तो लाग्यो सपनीमा एकहोरो हेरेर चिच्याए जस्तो लाग्यो सपनीमा बाटो छेकी हात समाए जस्तो लाग्यो सपनीमा कति बस्छौ दासी मुग्लानी भूमिमा नौसोभान भन्दै वनपाका माटोले बोलाए जस्तो लाग्यो सपनीमा वनपाका माटोले बोलाए जस्तो लाग्यो सपनीमा परदेशमा रहँदा बस्दा हरेक पल हरेक समय देशको माया घरको माया साथी सङ्गीको माया अनि देशले बोलाइराखेको जस्तो घर गाउँले बोलाइराखेको जस्तो मनमा आवाज हुन्छ मुक्तकले त्यसै भन्छ विकेन्द्र सहयात्रीजीको यो मुक्तक ओखलडुङ्गाबाट उहाँले मुक्तक पठाउनुभयो अर्को मुक्तक छ मसँग कमल सरोवरजीको आकाश निधाएको छैन धरातल निधाएको छैन आकाश निधाएको छैन धरातल निधाएको छैन घरिघरि मडारिरहेछ लाग्छ बादल निधाएको छैन घर चोक्काको लाल पुर्चा साउले कब्जा गर्यो र पो मेरा यी आँखाहरूले पनि एक पल निधाएको छैन मेरा यी आँखाहरूले पनि एक पल निधाएको छैन ओहो निकै मनसुने अर्को मुक्त कमल सरोवरजीको धादिङ भूमिस्थान नौ गैरीका उहाँको घर हो हाल उहाँ पनि मलेसियामा हुनुहुन्छ दिनेश बिसीजीको श्रोता अर्को एउटा मुक्तक मसँग छ अहिलेलाई भने विपत्तिले च्याप्ता हल हराएको देश नेपाल विपत्तिले च्याप्ता हल हराएको देश नेपाल पैसामा बेचिएर जल हराएको देश नेपाल खै कसरी भनौँ मेरो देश स्वाभिमानी छ भनी सीमा मेचिएर क्षेत्रफल हराएको देश नेपाल सीमा मिचिएर क्षेत्रफल हराएको देश नेपाल देशलाई मुक्तकमा यसरी समेट्नुभयो दिनेश पिसीजीले बिजौरा साथ सुर्खेत उहाँको घर हो तपाईँले हामीले सबैले हातेमालो गरेर बनाउने हो सुन्दर शान्त नेपाल जुट्नुपर्छ उठ्नुपर्छ आ आफ्नो ठाउँबाट होइन त दिनेशजी अर्को मुक्तक मसँग छ श्रोता रुद्र कणेल आदर्शजीको रुद्र कणेल आदर्शजी हाल दक्षिण कोरियामा हुनुहुन्छ उहाँको स्थायी ठेगाना राप्ती नौ चितवन हो रुद्र कणेल आदर्शजीका मुक्त खराबहरूसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई समय दोषी हो कि मन बुझ्न सकिएन समय दोषी हो कि मन बुझ्न सकिएन कि यस्तै हो यहाँको चलन बुझ्न सकिएन आफ्नाले नै विश्वासघात गरेको देखेपछि कसलाई विश्वास गर्नेछन् बुझ्न सकिएन कसलाई विश्वास गर्नेछन् बुझ्न सकिएन यहाँको चलन यस्तै रहे को चलन हारने को आंसू आंसू जितने को हासो हासो हारने को आंसू आंसू जितने को हासो मेरो छैन के तिमीलाई गुनासो छैन के तै रहे यस्तै यहाँ को चलन का तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्त मला भएको छ मरण भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् तिम्रो लागि दुई दिनको रम झम रम झम मेरो उमेर भरिको नासो तिम्रो लागि दुई दिनको रम झम रम उस्तै रहेछ यहाँको चलन रुद्र कणेल आदर्शजीका मुक्तकराबहरूसँगै यो गीत मैले मुक्तक मालामा श्रोता तपाईँहरू समक्ष राखेँ मुक्तक माला नियमित सुन्नुहुन्छ सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै चुक प्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W W W dot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रममा आफूले चाहेको बेला भ्याएको भएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अब नै श्रोता कार्यक्रममा भेला भएको छ सवाल जवाफ मुक्तकको मैले भनेको थिएँ नि तपाईँलाई आज हामीसँग दुईवटा सवाल जवाफ मुक्तक रहेको छ भनेर पहिलो सवाल जवाफ मुक्तकको लागि हामीलाई मुक्तक पठाउनु भएको छ निकै अगाडि पठाउनु भएको हो मैले निकै ढिला गरेँ कार्यक्रममा प्रस्तुत गर्न त्यसको लागि क्षमा चाहन्छु एसपी असफलजी र विनोद छेत्रीजीले हामीलाई सवाल जवाफ लेखेर पठाउनु भएको छ भाटखोला नौ स्याङ्जा एसपी असफलजीको घर हाल उहाँ बिरानु मुलुक भनेर लेख्नु भएको छ विनोद छेत्रीजीको घर धनकुटा बोधे एक हमेला हाल उहाँ पराई भूमि भनेर लेख्नु भएको छ घरमा आइरहने समस्या परदेशमा रहेको भाइ र घरमा रहेको दाजु बिचको सवाल जवाफ रहेको छ यो निकै गजबले प्रस्तुत गर्नुभएको छ उहाँहरूले एसपी असफलजीका मुक्तकर्पहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ श्रोता त्यस्तै विनोद छेत्रीजीका मुक्तकर्पहरूमा तपाईँले अच्युत सुवेदीजीको स्वर सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाब एसपी असफलजीबाट तिम्रो चिन्ता लाग्न थाल्यो भाइ आज भोलि तिम्रो चिन्ता लाग्न थाल्यो भाइ आज भोलि आधा शरीर देखाउँछिन् लाउँदिनन् गुन्यु चोली तिम्रो बुढीले घरमा ढलेको सिनको उठाउँदिनन् दिनभरि बसेकी हुन्छन् फेसबुक ट्विटर खोली दिनभरि बसेकी हुन्छन् फेसबुक ट्विटर खोली मैले दिनौ सम्झाउँछु चिन्ता नलिनु मैले दिनौ सम्झाउँछु चिन्ता नलिनु बाआमालाई पनि पीर नगर भनिदिनु आजकलका केटी यस्तै हुन्छन् दाजु बुहारी होइन आफ्नै बहिनी जस्तै सम्झिनु बुहारी होइन आफ्नै बहिनी जस्तै सम्झिनु मकै भटमा छोइन भाइ म खान्छु भन्छन् मकै भटमा छोइन भाइ मम खान्छु भन्छन् रोधी भन्दा डिस्को जान्छु भन्छन् दुध मोही खाऊ ज्यान लाग्छ नानु भन्दा मैले कहिलेकाहीँ फ्रेस हुन बियर तान्छु भन्छन् मकै भटमा छोइन भाइ म खान्छु भन्छन् मम होइन दाजु उनले मकै भटमास खानेछिन् मम होइन दाजु उनले मकै भटमास खानेछिन् डिस्को होइन गुन्यौ चोलीमा रोधी जानेछिन् आउला परिवर्तन दुःखहरू भोग्दै जाँदा दाजु बिस्तारै खेतबारीमा मल बोकी लानेछिन् बिस्तारै खेतबारीमा मल बोकी लानेछिन् बाबा आमा भन्नुहुन्छ कान्छीले घर भाँडी बाबाआमा भन्नुहुन्छ कान्छीले घर भाँडी भाउजूले पनि त आजकल काम गर्ने छाडी दिनरातको कचकचले वाक्कै परे बाबु म त कहिले भागौँ भएको छ मलाई पनि खाडी कहिले भागौँ भएको छ मलाई पनि खाडी बिग्रेला है दाजु भाउजूको निचाला बिग्रेला है दाजु भाउजूको नि चाला हुर्काउन गाह्रो होला ती लाला बाला हुँदैन दाजु घर छोड्न अहिले नै हजुरले गर्नु विचार सोचेर पीरले जीवन खाला गर्नु विचार सोचेर पीरले जीवन खाला बाबा आमा भन्नुहुन्छ जाउँ बसै सरेर बाबा आमा भन्नुहुन्छ जाउँ बसै सरेर भाउजू भन्छे म मात्रै बस्दिनँ दुःख गरेर बर्खा लाग्यो मेलापात जाउँ बुहारी भन्दा भन्छिन् को खान्छ र दाई गौँतोरी छरेर भन्छिन् को खान्छ र दाई गौँतोरी तोरी छरेर चाँडै फर्किआउँछु म पनि घर दाजु चाँडै फर्किआउँछु म पनि घर दाजु नलिनु चिन्ता मेरो नै पर्नु भर दाजु सम्झाउँदैछु फोनमा बुहारीलाई नि सम्झाउँदैछु फोनमा बुहारीलाई नि बिस्तारै सम्हाल्न घर लाग्छ कर दाजु बिस्तारै सम्हाल्न घर लाग्छ कर दाजु दाजुभाइ फुट्ने बहिरीले लुट्ने भने चाहिँ पो हुन्छ कि दाजुभाइ फुट्ने बैरीले लुट्ने भने चाहिँ पो हुन्छ कि आफ्नो आफ्नो गरौँ भने बाआमाको मन रुन्छ कि ससुरालीमा फोन गरी सम्झाइ पुसाइ गर्न भन् माइतीले सम्झाए बुहारीको मनलाई छुन्छ कि माइतीले सम्झाए बुहारीको मनलाई छुन्छ कि घर फर्किने टिकट परिसक्यो हातमा घर फर्किने टिकट परिसक्यो हातमा उडान्छ मेरो भोलि आठ बजे रातमा नआतिनु दाजु भाउजू झैँ बुहारी हुन्छे हामी फाट्नुहुन्न विरोधीको परिघातमा सबै मिली दुःख सुख सँगै गरी बसौँला सबै मिली दुःख सुख सँगै गरी बसौँला घरको शान्ति फर्काउन कम्मर कसौँला सके नेपालमै केही गरी देखाउन सके परिवार मिलाई दुवै फेरि विदेश पसौँला परिवार मिलाई दुवै फेरि विदेश पसौँला अब बन्नेछ दाजु हाम्रो स्वर्ग जस्तो घर अब बन्नेछ दाजु हाम्रो स्वर्ग जस्तो घर दुःख सुख एकैसाथ काटौँ नभई पर पर हुँदैन जान बुढेसकालका बा आमालाई छोडी शङ्का होइन एकअर्काको पर्नु पर्छ भर शङ्का होइन एकअर्काको पर्नु पर्छ भर तिमी फर्किआयौ मेरो भाइ खुसी छु म पनि तिमी फर्किआयौ मेरो भाइ खुसी छु म पनि अब हामी मिलिबस्नुपर्छ राम लक्ष्मण बनी बा आमा त आज खुसीले गदगद हुनुभयो बाख्रा पालौँ सब्जी लगाउँ आफ्नै बारी खनी बाख्रा पालौँ सब्जी लगाउँ आफ्नै बारी खनी चिन्ता छैन मलाई अमेरिका मलाई जापान गिलास दुध मलाई बियर पनि मलाई हुस्की पनि मलाई पोसिलोनी तोहोरीको मजा बडो मिठो मजा यो मजा हामीलाई चखाउनु भयो एसपी असफलजी र विनोद छेत्रीजीले स्याङ्जाका मुक्तकार एसपी असफलजी र धनखुडाका मुक्तकार विनोद छेत्रीजीले पठाउनु भएको सवाल जवाफ यो गीतभन्दा अगाडि हामीले राख्यौँ बडो गजब तरिकाले उहाँहरूले सवाल जवाफ लेखेर पठाउनु भयो धेरै खुसी लाग्यो अर्को सवाल जवाफ अब भने हामी तपाईँहरू समक्ष राख्छौँ आदरणीय श्रोता अबको क्रममा हामीलाई सवाल जवाफ लेखेर पठाउनु भएको छ सुरज बिक निर्दोषी र सुमी कोइरालाजीले सुरज बिक निर्दोषीको घर लयाटी साथ तप्सी आसाम हो हाल उहाँ मुम्बई भारतमा हुनुहुन्छ सुमी कोइरालाजीको घर रौतहड चन्द्रपुर हो हाल उहाँ नेपालमै हुनुहुन्छ सुरज विका निर्दोष सिका मुक्तकरापरमा तपाईँले मेरो सुर सुन्न सक्नुहुन्छ त्यस्तै सुमी कोइरालाजीका मुक्तकरापरमा तपाईँले टिका पोखरेलजीको सुर सुन्न सक्नुहुन्छ मङ्सिरको महिना थाहा छ नि तपाईँहरूलाई बिहेको बढी चर्चा हुन्छ बिहेको कुरा बढी हुन्छ यहाँ पनि दुई प्रेमी प्रेमिकाहरू नायक नायिकाहरू विवाहको कुरा गर्दै हुनुहुन्छ मुक्तक दोहोरीमा अब भने कार्यक्रमलाई अगाडि बढाउँ मुक्तक दोहोरीबाटै अगाडि बढाउँ सुरु गर्न चाहन्छु सवाल जवाफ मुक्तक दोहोरी सुरज पिक निर्दोषीबाट प्रवासबाट दुःखको झोली लिइआउँछु आउँछु प्रवासबाट दुःखको झोली लिइआउँछु आउँछु सँगसँगै प्रेमका मिठा बोली लिइआउँछु आउँछु मन्जुर हुन्छन् हुँदैनन् आमा बा तिम्रा म जन्तीसँग सँगै डोली लिई आउँछु म जन्तीसँग सँग डोली लिई आउँछु हुन्छ त्यही मायाको खाने लिई आउनु हुन्छ त्यही मायाको खाने लिई आउनु जस्तो थियो उही बानी लिई आउनु एक्लै पारी छोडी गयो जाने मान्छे फर्किएर मेरै जिन्दगानी लिई आउनु फर्किएर मेरै जिन्दगानी लिई आउनु उमेर भएसी आज बिहे गर्न मन लाग्यो उमेर भएसी आज बिहे गर्न मन लाग्यो तिम्रो त्यो खाली सिउँदो फर्न मन लाग्यो तिमी बिना यो संसारमा नरमाइलो लाग्छ हो साँच्चै मलाई तिम्रै भई मर्न मन लाग्यो हो साँच्चै मलाई तिम्रै भई मर्न मन लाग्यो समयले अन्जानमा घाती बनायो भने समयले अन्जानमा घाती बनायो भने बेइमानी अनि नजाती बनायो भने दोषी मलाई नबनाउनु कहिले काले अरूकै साथी बनायो भने अरूकै साथी बनायो भने हो मलाई तिम्रै भएर रमाउन मन छ हो मलाई तिम्रै भएर रमाउन मन छ सानो प्रेमको झोपडी बनाउन मन छ तिमी जीवनभर खुसी रहनु प्रियतमा तिमलाई मुटुभित्र सजाउन मन छ तिमलाई मुटुभित्र सजाउन मन छ बोलीमा मात्र सीमित भयो भने माया बोलीमा मात्र सीमित भयो भने माया एउटा तितो अतीत भयो भने माया बाध्यता यसरी उब्जिए जिन्दगीमा नभने धोका सहित भयो भने माया नफने धोका सहित भयो भने माया यो अजम्बरी नाता छुट्न दिने छैन यो अजम्बरी नाता छुट्न दिने छैन चङ्गाबाट डोरीलाई छुट्न दिने छैन तिमी निर्दोषलाई माया मात्र गर हाम्रो प्रेममा दरार फुट्न दिने छैन हाम्रो प्रेममा दरार फुट्न दिने छैन नितान्त भाग्यको खेल बरै कसले जानेको छ नितान्त भाग्यको खेल बरै कसले जानेको छ नहोला कि तालमेल बरै कसले जानेको छ वर्षौंसम्म तिम्रो बाटो हेरे यी नयनले झरी जस्तै आँसु भेल बरे कसले जानेको छ झरे जस्तै आँसु भेल बरे कसले जानेको छ गाउँमै तिमीसँग कुटो कोदाला गरौँला गाउँमै तिमीसँग कुटो कोदाला गरौँला तिलिक बेसी उकाला ओह्राला गरौँला जाँदिन प्रवास तिमी एक्लै छोडेर कहिले दुवैजना मिलेर मजदुरी ज्याला गरौँला दुवैजना मिलेर मजदुरी ज्याला गरौँला दुःखैमा जीवन कटाउनु कसो गरी दुःखैमा जीवन कटाउनु कसो गरी गरिबी भन त हटाउनु कसो गरी घर गाउँमा के नै छ र के गर्ने कठै मनका चाहना बताउनु कसो गरी मनका चाहना बताउनु कसो गरी गुन्द्रुक आँटो ढिँडोमै रमाउला खुसीको सानो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 दुखिरहन्छ सास फेर्न साह्रो हो केश झरना झरे सरी जालो त्यो हेराएको झलको आँखा भरी लामा लामा केश राशि झरना झरे सरी जालो त्यो हेराएको हल्को आँखा भरी जानी जानी चोट दिने तिम्रो मिठो बानी केही दिन टाढा बस्दा पनि बाँच्नै गाह्रो भो तिमी बिना बाँच्न गाह्रो भयो आछामका मुक्तकार सुरज विक निर्दोषी र रौतहर चन्द्रपुरकी मुक्तकार सुमी कोइरालाजी बीचको सवाल जवाफ मुक्तकसँगै यो मिठो गीत तपाईँहरूले सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेघार्समा श्रोता कार्यक्रम मुक्तक माला गुन्जिरहेको छ तपाईँको रेडियो सेटमा अब भने समय सकिन लागेको सङ्केत म पाइरहेको छु तपाईँहरूको बाँकी रहेका अन्य मिठा स्वादिला गुलिया रसिला मुक्त खराबहरू म अर्को साथ राख्नेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई मुक्तक पठाउन मन भयो प्रतिक्रिया बाँड्न भयो भने नि श्रोता तपाईँले फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ त्यस्तै Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुका सम्झाउँदै आजलाई भने यो कार्यक्रमबाट म मदन भण्डारी मलाई सवाल जवाफ मुक्तकमा साथ दिनुहुने मित्र अच्युत सुवेदी र टिका पोखरेलसँगै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्त यसै वर्षा घरको धुरी छाउनै पर्ने थियो छाउनै पर्ने थियो यसै वर्षा घरको धुरी यसै वर्षा घरको धुरी छाउनै पर्ने थियो छाउनै पर्ने थियो खुम्पीले खरबारीमा आगो लगाइदियो कुन पापीले खरबारीमा आगो लगाइदियो कुन पापीले खरबारीमा आगो लगाइदियो कुन पापीले खरबारीमा आगो लगाइदियो सँग बोल्न छोडिदियो मेरै मान्छे सङ्ग बोल्न छोडिदियो अनयासै तो बाटोमा बाटो मोडिदियो घर छेउको मुलको पानी घर छेउको मुलको पानी यसै वर्षा सुक्यो यसै वर्षा सुक्यो जीवन दिन्छु भन्थ्यौ प्रिय केमा चित्त दुख्यो जीवन दिन्छु भन्थ्यौ प्रिय केमा चित्त दुख्यो जीवन दिन्छु भन्थ्यौ प्रिय केमा चित्त दुख जीवन दिन्छु भन्थ्यौ प्रिय केमा चित्त दुख्यो